तर केही मिठा कुरा यो टिकट तपाईँलाई र अर्को टिकट तपाईँको सुरुवातको मायाको लागि कहिले हाँसो कहिले रोदन आउनुहोस् तपाईँ हामी एकैछिन हाँसौ हसाउ गाउँ अनि रमाउ मात्र जस्ट फर इन्जोयमा अब रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा कार्यक्रम just for enjoy just for enjoy हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम just for enjoy Thank you. नमस्ते अनि हार्दिक स्वागत छ प्रोग्राम जस्ट फर इन्जोयमा प्रोग्राम जस्ट फर इन्जोय लिएर उपस्थित भइसकेका छौँ प्राविधिक वाट्य मलाई साथ मिलिरहेको छ राज र म छु अनियरबाट तपाईँकै प्रस्तुता दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँग इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि प्रोग्राम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ प्रोग्राम जस्ट फर इन्जोय हरेक दिन आउने गर्छ एघार बजीको अर्पण खबरपछि करिब करिब बाह्र बजीसम्म हामी उपस्थित हुन्छौँ विभिन्न दिन विभिन्न जानकारीको साथ हामी उपस्थित हुन्छौँ आज पनि हामी डिआइडी लिटिल मास्टर सिजन थ्रीमा पुग्न सफल टप फोरमा पुग्न सफल नेपाली तेरिया फौजा मगरको जानकारी दिन उपस्थित भएको छौँ र यो मिठो साङ्गीतिक आवाजपछि हामी उसको बारेमा थोरै जानकारी दिन्छौँ र यो मिठो साङ्गीतिक आवाज अब क्रममा तपाईँको लागि यो सुमधुर साङ्गीतिक आवाजपछि प्रोग्राम जस्ट फर इजमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु आज हामीले डिआइडी लिटिल मास्टर सिजन थ्रीमा पुग्न सफल तेरिया फौजा मगरको बारेमा थोरै जानकारी दिन उपस्थित भएका छौँ रूपन्दी रुद्रपुरकी एघार वर्षीय तेरिया फौजा मगर भारतीय टेलिभिजन च्यानल जिटिभीको reality show DID little master season three मा अहिले चर्चामा छिन् र जाताको हरेक शनिबार र आइतबार प्रसारण हुने डिआइडी लिटिल मास्टरमा सहभागी हुँदा तेरिया नेपाली हुँ भनेर कसैले पनि अड्कल गरेको थिएन आमा छोरीको र आमा र छोरीको बोली सुन्दा लवाई खुवाई हेर्दा उनीहरू नेपाली नै हुन् कि भारतीय हुन् भन्ने सबैको तर्क थियो र अनि टेलिभिजनको सो सहभागीमा भएर सोह्रौँ स्थानमा पुगिन् अनि मात्र नेपाली हो भनेर खुलासा भएको थियो र त्यसपछि नेपाली दर्शक र नेपाली टेलिभिजनका अन्य मिडियाहरूले टेलि टेलिभिजनका भारतीयमा छाएका नेपाली चेलीको बारेमा खुबै चर्चा गर्न थालेको थियो र भारतमा हुने रियालिटी सोमा नेपालीहरूले पनि भाग नलिएको होइन तर पनि तेरियाले जस्तो तल्का भने कसैले मचाउन सकेको थिएन तेरिया नेपालबाटै डिआइडी लिटिल मास्टरमा भाग लिन मुम्बई पुगेकी थिइन् र अडिसनको मा पनि राम्रो निर्णायकहरूले सफल हुँदै तेरिया अहिले टप फोरमा पुग्न सफल भएकी छिन् र अहिले तेरियालाई फेसबुकमा यस्तो यस्तो कुराहरूले गर्दाखेरि टेरियाको भोटमा चाहिँ ठुल धेरै नै गडबड भइरहेको छ र तिरियाले लेखेको छन् मलाई डिआइडीमा हराउनको निम्ति फेसबुकमा झुटा प्रचारहरू भइरहेको कृपया त्यस्ता कुराहरू पछाडि नलागि पहिलेकै तरिकाले भोट गर्न गर्दै गर्नुहोला कृपया झुटा प्रचार दिनुहुने सम्पूर्ण आदरणीय भोट नगरे पनि कृपया यस्तो काम चाहिँ होला भनेर तिरियाले भनेको छन् सबैले यो सूचना सेयर गरेर सहयोग होला भनेको चाहिँ तपाईँहरूले एकदम फेसबुक चलाउनुहुन्छ र तिरियाले त्यो लेखेको छ सेयर होला तिरियाको नतिजा चाहिँ भोलिसम्म मात्रै हुनेछ भोलि दिउँसो दुई बजेसम्म मात्रै हुनेछ तपाईँले धेरैभन्दा धेरै भोट गर्नुपर्ने हुन्छ भोटको अनुसार तेरिया अहिले दोस्रो स्थानमा रहेको छ र तपाईँले धेरैभन्दा धेरै भोट गर्नुहोस् र W W dot Zee TV dot com DID little मास्टरमा गएर क्लिक गर्नुहोस् एउटा फर्म आउँछ त्यहाँनिर फर्ममा चाहिँ आफ्नो पुरा डिटेल भर्नुहोस् त्यहाँनिर नाम नेम दिएको हुन्छ नेम भर्नुहोस् र इमेल आइडी दिएको हुन्छ इमेल आइडी भन्नुहोस् आफ्नो फोन नम्बर र सिटी नेपाल लेखेर अनि त्यहाँनिर पठाउनुहोस् र र शनिबार दिउँसो दुई पन्ध्रसम्म जसले बढी भोट पाउनेछ त्यो नै विजेताको घोषणा हुनेछ भोलि रातिको भोलि राति चाहिँ यसको निर्णायकहरूले जानकारी दिनेछ अब भोलिको दिनसम्म मात्रै त्यो रियालिटी डिलिभरी मास्टरमा के बन्ने हो भनेर नेपालीहरू र इन्डियनमा इन्डियामा भारतमा बस्ने नेपालीहरूलाई पनि कौतूहलता भइरहेको छ भने आदरणीय सम्पूर्ण आमा बा आमा बाबु दा दाजुभाइ दिदीबहिनीहरू यस्ता खालका भ्रमपूर्ण समाचारपछि नलागेर असार सात गते शनिबार दिउँसो दुई बजेसम्म पहिलेकै प्रक्रिया निरन्तर भोट दिनुहोला भनेर त्यो तिरियाले विनम्र अनुरोध गरेकी छिन् सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई र नेपाली बालिका तेरिया फौजा मगर फाइनलमा पुगेकी डिआइडी लिटिल मास्टर तिनको ग्रान्ड फिनालीमा भोलि शनिबार हुँदैछन् पाँच महिनादेखि भारतको जिटिभी जारीमा यो रियालिटी सोका अन्तिम प्रस्तुति शनिबार राति आठ बजे प्रसारण हुनेछ भोलि राति नेपाली समयअनुसार आठ बजे प्रसारण हुँदैछ डिआइटी लिटल मास्टरमा प्रथम को बन्ने हो सबै नेपालीहरूमा कौतुलता भइसकेको छ सबै भारतीय बासिन्दाहरूमा नि कौतुलता भइसकेको छ यदि तिरियाले जितेमा हामी नेपाली हो भनेर एउटा गौरव गर्ने छुट्टै सान पनि हुनेछ र त्यसैले तपाईँहरूले धेरैभन्दा धेरै भोट गर्नुहुन आग्रह गर्दछु र फाइनलमा रूपन्देवी रुद्रपुरका एघार वर्षीय तेरियासँगै भारत कोलकत्ता आठ वर्षीय अनुष्का छेत्री र भारत बेङ्गलोरका दस वर्षीय सदबिन सेट्टी र तथा मुम्बईका बाह्र वर्षीय हार्दिक रूपारेलको प्रतिस्पर्धा गर्दैछन् ती चारजना मध्ये चाहिँ कसले भोलि उपाधि जित्ने हो उपाधि जित्ने मध्येले भोलि पाउनेछन् दर्शकहरूबाट सबैभन्दा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धाले उपाधि चुम्ने प्रतियोगिताका लागि भोलि शनिबार दुई बजीसम्म भोटिङ खुल्ला रहनेछ र डिआइडी लिटिल मास्टरको फाइनलमा पुग्ने तेरिया नै पहिलो नेपाली तथा कम उमेरकी बालिका पनि हुन् र प्रतियोगिता उपाधि विजेता पाँच लाख भारू पाँच लाख भारतीय रुपियाँसहित एउटा कार पाउनेछन् तिरियाले धेरैभन्दा धेरै भोट गर्नुहोस् तिरियाले उपाधि मात्रै नजितेर हामी नेपालीको छुट्टै गौरव बढाउनेछौँ तपाईँलाई धेरैभन्दा धेरै भोट गर्न तिरियालाई लागि चाहिँ फेसबुकमा धेरै झुटा झुटा कुराहरू पनि लेखिएको छ तेरियाको भोट चाहिँ तेरिया भाटामा नगएर अन्तै भइरहेको जानकारी पनि धेरै पाइराखेका छौँ एक त्योमा चाहिँ भोट नगरिकन तपाईँले पहिलो तरिकाले जसरी नै तेरियालाई चौथो स्थानमा पुऱ्याउनु भयो त्यही त्यही त्यही तरिकाले भोट गर्नुहुन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्दछु यदि तपाईँलाई भोट गर्न मन लागेको छैन भने बरु नगरिदिनुहोस् त्यस्ता झुटा प्रचार प्रचारको लागि चाहिँ तपाईँले सेयर नगरिदिनु होला आफ्नो फेसबुक मार्फत अरू साथीहरूलाई सेयर ट्याग नगरिदिनु होला तपाईँले त्यस्तो झुटा प्रचार प्रचारको लागि नलाग्नुहोला त्यस्तो कुराहरू नलागिकन तिरिया पूजा मगरलाई चाहिँ धेरैभन्दा धेरै भोट गर्नुहोला भोलि दिउँसो दुई बजीसम्म मात्र तपाईँहरूले भोट गर्न पाउनेछ दुई बजेपछि चाहिँ कसले उपाधि जित्यो भन्ने कुरा चाहिँ खुलासा हुनेछ र कार्यक्रम चाहिँ भोलि राति आठ बजीबाट सुरु हुन्छ डिआइडी लिटल मास्टरको ग्रेन्ड फिनाली यो मिठो साङ्गीतिक आवाज सँगसँगै हामी एउटा विज्ञापन लिन्छौँ र विज्ञापनपछि फेरि उपस्थित हुन्छौँ र प्रोग्राम जस्ट फर इन्जोयसँगै रहनुहोला तिरिया म मगरको बारेमा अझै पनि केही जानकारी दिन हामी उपस्थित हुने नै छौँ Allah तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातुरोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ प्लस टू पछि MBBS BSc AG BE nursing एट इटिआई गएको वर्ष दुई हजार सत्तरीमा बिएससी एजी बिईमा नब्बे प्रतिशत पास प्लेसमेन्ट एवं बिएससी नर्सिङ एमबिबिएसमा शत प्रतिशत प्लेसमेन्ट गराउन सफल उपत्यका बाहिरकै उत्कृष्ट एवं पुरानो संस्था इटिआईमा e दुई हजार सालको ब्रिज कोर्समा भर्ना खुल्यो एसएलसी दिएर बसेकाहरूलाई साइन्स नर्सिङ एचए ब्रिज कोर्सको अन्तिम समूहमा भर्ना दिइँदैछ बोइज गर्ल्स होस्टेलको पनि सुविधा छ सम्पर्क एभरेस्टस इन्स्टिच्युट इटिआई e रिस्ट एकाडेमीसँग सहकार्य चौबिस कोटी मौला कालिका सँगै भरतपुर फोन नम्बर शून्य छप्पन्न पाँच एकतिस आठ सय नौ शाखाहरू टाढी चोक उद्योग वाणिज्य सङ्घ गेट अगाडि दियालो एग्रोभेट मोबाइल नम्बर अन्ठानब्बे चार पचास तेइस शून्य एकसठी कावासोती थाना चोक मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न छ सय अठहत्तर खै के गर्नु यार एसएलसी पनि पास गर्नै सकिएन कमन यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर को कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा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 कुनामा रहेर पनि सुन्न सक्नुहुनेछ आज हामी जानकारी दिइराखेका छौँ डिआइडी लिडल मास्टर सिजन थ्रीमा पुग्न सफल नेपाली चेली तिरियाको बारेमा र डिआइडी लिटल मास्टरका निर्णायकहरूले पनि पहिला पहिला त खुबै तारिफ गरेको थियो तिरियाको मिथुन चक चक्रवर्तीले नेपाल एकदम सुन्दर छ नेपालीहरूको मन एकदम राम्रो हुन्छ त्यस्तै गीता कपुर र अहमद खानले पनि तेरियाको तारिफ एकदमै गरेको थियो तर पनि अहिले फाइनल चरणमा आएर चाहिँ डिआइडिडीमा हराउनको लागि फेसबुकमा झुटा प्रचार प्रसारहरू धेरै भइरहेका छन् त्यसको पछाडि चाहिँ कृपया नलागिदिनु होला र यदि तपाईँलाई भोट गर्न मन लागेको छैन भने कृपया भोट पनि नगरिदिनु होला तर पनि यदि त्यस्तो काम चाहिँ कहिले पनि नगरिदिनु होला तपाईँ नेपाली भएर नेपालीलाई त्यस्तो काम चाहिँ कहिले पनि नगरिदिनु होला यदि तपाईँ भोट गर्नै छ भने पहिलेकै तरिकामा गएर W W dot Zee TV dot com DID detail मास्टरमा गएर क्लिक गर्नुहोस् र त्यहाँनिर एउटा फर्म दिएको हुन्छ त्यो फर्ममा चाहिँ आफ्नो डिटेल भर्नुहोस् र प्रेम दोङ तामाङले लेखेको छ नेपालीले नेपालीको खुट्टा तान्ने बानी चाहिँ नराम्रो रहेछ यसपटक राम्ररी थाहा भयो घिन लागेर आउँछ विभिन्न पेजहरूमा तिरिया मगरलाई भोट गर्नको लागि एक सय एक्काइस टिएम लेखेर कमेन्ट गरौँ भन्ने सम्पूर्ण फेसबुकमा आइरहेको छ त्यसलाई चाहिँ त्यो भाउमा परेर चाहिँ तपाईँहरूले भोट नगरिदिनु होला यसलाई सक्दो विरोध गरिदिनु होला कृपया यही भन्न चाहन्छु त्योमा चाहिँ नलागिदिनु होला अर्को साथी आरसिआर खड्काले भएको छ धिकार छ त्यस्ता बेमानी एडमिनहरूलाई आज आज कमेन्ट र लाइकको नाममा यस्ता तिम्रा कुनीतिर नालायक नालायकपनको आज तिरियाको इज्जत होइन नेपाली आमाको इज्जतमाथि खेलबाड गर्दैछ होसियार त्यस्तामाथि त्यस्तो एडमिनहरूको लागि चाहिँ सरकारले पनि कारवाही गर्नुपर्छ र किनभने नेपाली चेलीका लागि त्यस्तो धेरै फेसबुकमा आइराखेको छ कृपया त्यसको पछाडि नलागिकन तपाईँले पहिल्यैकै तरिकाले भोट गरिदिनु हुन अनुरोध गर्दछु तिरियालाई भोट गर्नको लागि W W dot Zee TV dot com dot DID master आउँछ त्यहाँ गएर क्लिक गर्नुहोस् र भोट गर्नको लागि अर्को तरिका पनि आएको छ एक सय एक्काइस टिएम भनेको छ तर पनि त्यो चाहिँ एउटा गलत तरिका रहेको छ त्यसमा चाहिँ तपाईँ नजानुहोला प्लिज तपाईँलाई यही भन्न चाहन्छु र भोलिको दिनमा चाहिँ तेरियाको भविष्य र नेपाली आमा नेपाली चेलीको भविष्य खुल्नेछ कसले हात पार्ला चारजना मध्ये कसले चाहिँ भोलि ट्रफी उचाल्ला लिटल मास्टर सिजन थ्रीको भनेर सबैको मनमा कौतुहला जारी राखेको छ यदि तपाईँले तेरियालाई हामी नेपाली चेलीलाई धेरैभन्दा धेरै भोट गरेर जितेको आफ्नो नेपालको एउटा छुट्टै सान राखेको देखाउन चाहनुहुन्छ भने तपाईँले धेरैभन्दा धेरै भोट गरिदिनु होला र अनि राज पौडेले पनि लेखेको छ ए फेसबुक चलाउने अनपढ विद्वानहरू साथीहरू एक सय एक्काइस टिएममा लेखेर भोट हुँदैन कृपया भोट गर्नको लागि पहिलेकै लिङ्कमा जानु जानुहोस् र भोट गर्नको लागि हजुरको नेम लेख्नुहोस् र त्यहाँ गएर W W dot Zee TV dot com DID little मास्टरमा गएर एउटा फर्म आउँछ फर्म आउँछ त्यसमा हजुरको नेम लेख्नुहोस् हजुरको इमेल आइडी र हजुरको मोबाइल नम्बर लेख्नुहोस् अनि त्यसपछि सिटी लेख्नुहोस् नेपाल र अनि त्यहाँनिर सबमिन्टले भनेको ठाउँमा हो त्यहाँ गएर क्लिक गरिदिनुहोस् बल्ल तपाईँको भोट जानेछ एक सय एक्काइसमा भोट हुँदैन कृपया त्यसको पछाडि चाहिँ कोही पनि नलाग्नु होला यदि तपाईँलाई भोट गर्न मन लागेको छैन भने त्यसको पछाडि पनि नलागिदिनु होला भोट नगरिदिनु होला भोलि फाइनल चरणमा भिड्दैछन् फाइनल रूपन्देवी रुद्रपुरकी एघार वर्षीय तेलिया र त्यस्तै भारत कोलकाताका आठ वर्षीय अनुष्का छेत्री त्यस्तै गरी भारत बेङ्गलोरका एघार वर्षीय सदबिन सेट्टी र त्यस्तै मुम्बईका बाह्र वर्षीय हार्दिक रूपारेल रहेको छ र तिनजना भारतीय मध्ये एकजना नेपालीले कम्पिटिसन रहेको छ एकजना नेपालीले जित्ला यी तिनजना भारतीले नै हात पार्ला भन्ने भोलिको कौतलता सबैमा जारी गरिरहेको छ यदि तपाईँले नेपाली चेलीले जितेको देख्न चाहनुहुन्छ नेपालीले एउटा ट्रफी उचालेको देख्न चाहनुहुन्छ भने पनि भोट गर्न सक्नुहुनेछ तपाईँहरू एकदम धेरैभन्दा धेरै फेसबुक चलाउनुहुन्छ र आफ्नो साथीहरूलाई च्याट गर्नुहुन्छ धेरै फेसबुक चलाउनुहुन्छ कृपया एक भोटले गर्दा तपाईँ नेपाली चेलीले जित्न सक्छ तपाईँले चाहिँ धेरैभन्दा धेरै भोट गरिदिनु होला कृपया म यही भन्न चाहन्छु हाम्रो रेडियो अर्पण होल युनिटबाट तपाईँहरूलाई यही भन्न चाहन्छु धेरैभन्दा धेरै भोट गरिदिनु हुन धेरैभन्दा धेरै अनुरोध गर्दछु र भोलि जित्ने प्रतियोगिता मध्येले पचास लाख भारतीय रुपियाँसहित एउटा कार पाउनेछ र नगदसहित उपहारहरू पनि प्राप्त गर्नेछ प्रतियोगिताका लागि चौध वर्ष मुनिका करिब चार लाखले आवेदन दिएका थिए जसमध्ये चालिस हजार छनौट भएका विभिन्न चरणमा प्रतिस्पर्धा गर्दै तिरिया फौजा मगर अहिले चौथोमा चौथो राउन्डमा आएका छन् तपाईँले धेरैभन्दा धेरै भोट गरिदिनु हुन अनुरोध गर्दछु र कार्यक्रमको अब एउटा सुमधुर साङ्गीतिक आवाज राख्नेछ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ कुर्दा कुर्दै उमेर जान्छ कि यो मायालाई अर्कैले लान्छ कि हटार बेगर्नलाई भइसक्यो हतार टल्के टोपी हातमा तलवार चोरको रैथाने देउता तिनजनालाई मिलाइदेऊ एकौटा सक्यो हतार ढल्के टोपी हातमा तलवार टोपी हातमा जान्छ निकै नै मिठो साङ्गीतिक आवाज राख्नुभएको थियो प्राविधिक मित्र राजले नेपाली फिल्म राजुराम राजु राजारामबाट रहेको थियो नेपाली सुगम सङ्गीत र तपाईँलाई यस्तै सुगम सङ्गीत सुनाएर थोरै भए पनि मनोरञ्जन दिने चक्रमा जुटेका छौँ हामी आज र र आजको यो डि जस्ट फर इन्जोयको एपिसोडमा भने तेरिया फोजा मगरको बारेमा हामी जानकारी दिइराखेका छौँ भोलि दुई बजेसम्म मात्र भोट हुनेछ तपाईँले धेरैभन्दा धेरै भोट गरिदिनु हुन अनुरोध गर्दछु W W dot Zee TV dot com DID master आउँछ त्यहाँ गएर क्लिक गर्नुहोस् एउटा फारम दिएको हुन्छ त्यो फारममा गएर तपाईँको डिटेल भर्नुहोस् र त्यहाँनिर तपाईँको नेम मागेको हुन्छ नेम लेख्नुहोस् र त्यहाँनिर इमेल आइडी मागेको हुन्छ इमेल आइडी लेख्नुहोस् र आफ्नो फोन नम्बर लेख्नुहोस् र त्यहाँनिर सिटी नेपाल लेख्नुहोस् त्यहाँनिर तल सबमिटमा गएर क्लिक गर्नुहोस् त्यहाँनिर तपाईँको भोट तिरिया जम्मा जानेछ तपाईँलाई जानकारी होस् फेरि पनि भोलि दुई बजीसम्म मात्रै भोट खुल्ला हुनेछ त्यसपछि चाहिँ बेलुका आठ बजीबाट चाहिँ रिलेटेड मास्टर फाइनलको सो हुन्छ त्यो सोमा चाहिँ कसले हात पार्ने हो त्यो चाहिँ अब भोलि नै हेर्नुपर्ने हुन्छ त्योमा चाहिँ नेपाली चेलीले हात पारेको देख्नु छ भने जम्मा एकजना नेपाली चेली रहेको छ र नेपालीहरूले भारतीय सोहरूमा भाग लिए नलिएको त होइन तर पनि लिएको थियो तर पनि तिरियाले जस्तो पहलका भने कसैले पनि मचाउन सकेको छैन र सबै मिडिया क्षेत्रहरूले भनिराखेका छन् तिरिया चमकलाई धेरैभन्दा धेरै भोट गर्नुहोला तपाईँले फेसबुक चलाउनुहुन्छ आफ्नो साथीहरूलाई च्याट गर्नुहुन्छ धेरै फोटोहरू डाउनलोड गर्नुहुन्छ भिडियोहरू डाउनलोड गर्नुहुन्छ त्यसको साटो एक भोट भए पनि तिरियालाई भोट गरिदिनुहुन सम्पूर्ण श्रोता दर्शकबिनहरूलाई अनुरोध गर्दछु र तपाईँले धेरैभन्दा धेरै भोट हुन अनुरोध गर्दछु भोलि दुई बजेसम्म चाहिँ भोटिङ खुल्ला रहनेछ यी जानकारी दिन्छु र प्रतियोगितामध्येले पाउने छन् चालिस पचास लाख रुहरू रुपियाँ र भारतीय रुपियाँ प्लस पचास लाख र एउटा कार पाउनेछ त्यो कार चाहिँ कसले जित्ने हो भन्ने भोलिको दिनमै हुनेछ र अरू प्रतियोगिताहरूले पनि पाउनेछ तर नगद तर प्रथमै हुनुपर्छ नेपाली चेलीले कहिले पनि हार्न जानेको छैन सबै नेपालीलाई थाहा नै छ तपाईँले धेरैभन्दा धेरै भोट गरिदिनुहुन्छ भन्ने आशा अनि विश्वास राखेको छ आजको प्रोग्राम जस्ट फर इन्जोको एपिसोडबाट बिदा माग्ने बेला भइसकेको छ यति दिनसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहस र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर रहेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र अन्त्यमा मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्र राजलाई हृदयदेखि नै धन्यवाद त्यो भन्दै अतिरिया मगरलाई चाहिँ धेरैभन्दा धेरै भोट गरिदिनु न भन्ने अनुरोध गर्दै तपाईँकै आफ्नै साथी दिवस मगर पनि बिदा हुन्छु नमस्कार मलाई फुल्न देऊ तिम्रो छाती भरी छु तिमी साथ देऊ सुख चाहिँदैन बस मेरो छेउ मलाई भुल्न देऊ तिम्रो छाती मलाई भुल्न देऊ तिम्रो तिमी साथ देऊ सुख चाहिँदैन बस मेरो छेउ चर्चा तिम्रो छाती भरि मलाई भुल्न देऊ तिम्रो वरिपरि परेली तिम्रो छाया खेल्छ थरी थरी रगत तिम्रो माया मिल्छ सरी बारी मेरो ओठ भरी हाँसु हम्म। मलाई गरी माया तिमी धड्कन मेरी जीवन मेरी मंग मेरी ओ मंग मेरी